बुलबुल एउटा इरानी चरा बुलबुल यति बेला बुढी आमा झुपडी घर सोचिरहेछु यति बेला बुढी आमा झुपडी घर सोचिरहेछु आमालाई के पठाउँ मेरो खबर सोचिरहेछु एकैचोटि रोग र भोक आइरह्यो भने सधैँ एकैचोटि रोग र भोक आइरह्यो भने सधैँ कसरी खेपौँला यी दुवैको असर सोचिरहेछु आमालाई के पठाउँ मेरो खबर सोचिरहेछु फूल चुडेर उसले मन्दिरमा चढायो शिर झुकायो फूल चुँडेर उसले मन्दिरमा चढायो शिर झुकायो अब म के गरौँ फूल बनु या पत्थर सोचिरहेछु आमालाई के पठाऊ मेरो खबर सोचिरहेछु आउँछ अनि लान्छ टपक्क टिपेर केही बोल्दैन आउँछ अनि लान्छ टपक्क टिपेर केही बोल्दैन को छ होला यहाँ कालभन्दा निडर सोचिरहेछु आमालाई के पठाऊ मेरो खबर सोचिरहेछु जिन्दगीमा समयले धेरै ठक्कर दियो मलाई जिन्दगीमा समयले धेरै ठक्कर दियो मलाई आज दिउँ कि समयलाई टक्कर सोचिरहेछु यति बेला बुढी आमा झुपडी घर सोचिरहेछु आमालाई के पठाउँ मेरो खबर सोचिरहेछु श्याम लामाको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सङ्घर्ष विष्ट र म प्रस्तोता अच्युत किमिरी बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभरात्री उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म तपाईँले इमेल मार्फत पठाउनुभएका गजलहरूको वाचन सँगसँगै सुमधुर हिन्दी उर्दू गजलहरू लिएर आइपुगेको छु बुलबुलमा बुलबुल साहित्य एट जीमेल डट कमबाट मलाई प्राप्त भएका गजलहरू मैले बुलबुलमा वाचन गर्दै आएको छु र गएको साथ हामीले रात्रिगन्थनको श्रृङ्खला राखेका थियौँ भने अहिले हामीले तपाईँले पठाउनुभएका गजलहरूको वाचन राखेको छु युनिकोडमा लेखेर सब्जेक्टमा बुलबुलका लागि भनेर पठाइएका गजलहरू बुलबुल साहित्य एट जीमेल डट कममा प्राप्त भएका छन् र तिनलाई मैले वाचन गर्दै सुमधुर साङ्गीतिक गजलहरू मार्फत तपाईँलाई सुनाउँछु लकडाउनमा हामीले यी सामग्रीहरू सुन्दै समय बिताउँदाखेरिको मजा बेग्लै हुन्छ र तपाईँ गजल लेख्न चाहनुहुन्छ भने हामीलाई पनि इमेल गरेर पठाउनुहोस् भन्ने अनुरोधका साथ म आजको पहिलो गजल जगचित्र चित्राको आवाजमा सुनाउँछु बहुत पहिले से हम उन कदमों की पहचान लेते बहुत पहले से उन कदमों की आहट जा है जिंदगी हम से पहचान लेते हैं बहुत पहले बदल कर भेस मिलता है कोई काफी फिरा कभी हम जान लेते हैं कभी पहचान लेते हैं बहुत पहले से उन कदमों की आहट जान लेते हैं तुझे जिंदगी हम दूर से पहचान लेते हैं बहुत प्यारमा कुर्बान हुन सक्नुपर्छ एकअर्काका लागि प्यारमा कुर्बान हुन सक्नुपर्छ एकअर्काका लागि यदि सक्दैनौ भने भुलिदेऊ मलाई सदाका लागि यो मन तोडिनुपर्छ टोक्रिनुपर्छ र सहनु पनि त पर्छ यो मन तोडिनुपर्छ टोक्रिनुपर्छ र सहनु पनि त पर्छ सदैव सुन्दरतालाई पछ्याउने यी आँखाका लागि यदि सक्दैनौ भने भुलिदेऊ मलाई सदाका लागि मानिसहरू हदसम्म लाचार भएर बाँचेको देख्छु मानिसहरू हदसम्म लाचार भएर बाँचेको देख्छु आखिर मरिजाने जिन्दगी अनि पैसाका लागि यदि सक्दैनौ भने भुलिदेऊ मलाई सदाका लागि मैले आफू बेचिएर एक हुल खुसीहरू पठाउनु छ मैले आफू बेचिएर एक हुल खुसीहरू पठाउनु छ मलाई म जस्तै बनाउने मेरा बाआमाका लागि प्यारमा कुर्बान हुन सक्नुपर्छ एकअर्काका लागि यदि सक्दैनौ भने भुलिदेऊ मलाई सदाका लागि बर्दियाका रमेश विकल्पको गजल मैले वाचन गरेको थिएँ आजको बुलबुलमा म तपाईँले पठाउनुभएका गजलहरूको वाचन गर्दै सुमधुर साङ्गीतिक हिन्दी उर्दू गजलहरू सुनाइरहेको छु अब फिदिम पाँच थरका युगल सुनवारको एउटा गजल सुनाउँछु अन्जुरानी मन्जुरानी आउला न नआउला अन्जुरानी मन्जुरानी आउला न आउला दुई जिन्दगी एक ठानी आउला नआउला यो दिमागले सोच्दछ यो मनले खोज्दछ यो दिमागले सोच्दछ यो मनले खोज्दछ फर्किएर जिन्दगानी आउला नआउला दुई जिन्दगी एक ठानी आउला नआउला बेसी धाएर बिउ साह्रै धेरै छरियो बेसी धाएर बिउ साह्रै धेरै छरियो तर पछि आम्दानी आउला नआउला दुई जिन्दगी एक ठानी आउला नआउला मानौ म तिम्रै लागि मरे तिमी मेरो लागि मानौ म तिम्रै लागि मरे तिमी मेरो लागि पुस्तकमा यो कहानी आउला नआउला अन्जुरानी मन्जुरानी आउला नआउला दुई जिन्दगी एक ठानी आउला नआउला फिदिम पाँच थरका युगल सुनवारको गजल मैले वाचन गरेर सुनाएँ र योभन्दा अगाडि बर्दियाका रमेश विकल्पको गजल पनि सुनाएँ अब एउटा साङ्गीतिक गजल राख्दैछु म निकाह चलचित्रबाट यो गजल सलमा आगा र महेन्द्र कपुरको आवाजमा दिल कि ए आर जुथी कोही दिलरुबा मिले दिल की ये आर दिलरुबा मिले ये आरज़ू थी कोई दिल रुबा मेरे लो बन गया नसीब के तुम हमसे आ मिले दिल की ये आरज़ू थी कोई दिल रुबा मिले को एक इशारे की जहमत तो दीजिए कदमों में दिल बिछा दूं इजाजत तो दीजिए हम को गले लगा लूं जो हम आपका मिले हम को गले लगा हरी जुदा हुए थे जहां साथ छोड़ कर हम आज तक खड़े हैं उसी दिल के मोड़ पर हमको इस इंतजार का कुछ तो सिला इंतजार का कुछ तो सिला मिले दिल की ये यार थी कोई दिलरुबा मिले दिल की ये यार मलाई गिज्याउँदै यो काल आफ्नो बाटो लाग्छ मलाई गिज्याउँदै यो काल आफ्नो बाटो लाग्छ हरेक वर्ष आएर नयाँ साल आफ्नो बाटो लाग्छ सधैँभरि एकनाश नहुँदो रहेछ महासागरमा पनि सधैँभरि एकनाश नहुँदो रहेछ महासागरमा पनि फोरेर हृदय स्मृतिको छाल आफ्नो बाटो लाग्छ हरेक वर्ष आएर नयाँ साल आफ्नो बाटो लाग्छ मनबाट सल्किएर बिस्तारै यो शरीर जलिरहन्छ मनबाट सल्किएर बिस्तारै यो शरीर जलिरहन्छ छल्किएर आँखाबाट ताल आफ्नो बाटो लाग्छ हरेक वर्ष आएर नयाँ साल आफ्नो बाटो लाग्छ तिमीले आफ्नो जीवनमा कति के के गर्यो होला तिमीले आफ्नो जीवनमा कति के के गर्यो होला यो दुनियाँको विपरीत चाल आफ्नो बाटो लाग्छ मलाई गिजाउँदै यो काल आफ्नो बाटो लाग्छ हरेक वर्ष आएर नयाँ साल आफ्नो बाटो लाग्छ यो गजल पेन्सिल्भानिया हारिसबर्गबाट अभिबाबुले पठाउनु भएको थियो मैले यसलाई वाचन गरेँ आजको बुलबुलमा तपाईँका गजल वाचन गर्दै सुमधुर हिन्दी उर्दू साङ्गीतिक गजलहरू प्रस्तुत गरिरहेको छु र यति बेला अब अर्को एउटा गजलको पालो भएको छ म मनरु दासको आवाजमा राख्दैछु चलो छोडो मोहब्बत हामीले की अचानक जब तुम्हें महफिल में देखा जुबा पे बात यूं ही आ गई है शिकायत हम नहीं करते हमारी सादगी है शिकायत हम नहीं करते हमारी सादगी है चलो छोड़ो मोहब्बत हम की है चलो छोड़ो मोहब्बत हमने की है शिकायत हम मोहब्बत हमने की है चलो छोड़ो मोहब्बत हम जिंदगी में क्या कमी है तुम्हारी जिंदगी में क्या कमी है चलो छोड़ो मोहब्बत हम तुम ही तुम हो मेरे दिल में अभी तक तुम ही तुम हो मेरे दिल में अभी तक तुम ही तुम हो मेरे दिल में अभी तक छोड़ो मोहब्बत हम यकी मानो हमेशा इस जुबाने यकी मानो हमेशा इस जुबाने यकी मानो बुलबुल एउटा इरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल हत्केलामा बन्द गरिएको एक मुठी श्वास छ हत्केलामा बन्द गरिएको एक मुठी श्वास छ तन्मात्र आफ्नो जिन्दगीमै अरूको रात छ जिन्दगीको घामसँगै डुबी जान्छन् रसराग दिनभरिको घामसँगै डुबी जान्छन् रसराग बाँकी भन्नु सपना बिनाको निरस एउटा साँच छ तन्मात्र आफ्नो जिन्दगीमै अरूको रात छ धुलो मैलो दुर्गन्धित सडकको बासिन्दा म धुलो मैलो दुर्गन्धित सडकको बासिन्दा म रहर लुटिएको आत्माभरि बिरौनाको रास छ मात्र आफ्नो जिन्दगीमै अरूको राज छ जन्म एक्लै थाहा छ मृत्यु पनि एक्लै हुन्छ जन्म एक्लै थाहा छ मृत्यु पनि एक्लै हुन्छ फर्किने नै छैन कोही तर कोही आउँछ आश छ हत्केलामा बन्द गरिएको एक मुठी सास छ तन्मात्र आफ्नो जिन्दगीमै अरूको राज छ जाजरकोटका नवीन बिहारको गजल वाचन गरेर मैले बुलबुलमा तपाईँलाई फेरि स्वागत गरेँ आजको बुलबुलमा हामी तपाईँले इमेल मार्फत पठाउनुभएका गजललाई वाचन गर्दै सुमधुर हिन्दी उर्दू सांगीतिक गजलहरू सुनाइरहेका छौं अब पाल्पाका अर्जुन प्रसाद नेौपानेको गजल भ्रष्टाचार रोक्छु भन्नेलाई यहाँ पैसाकै माया छ भ्रष्टाचार रोक्छु भन्नेलाई यहाँ पैसाकै माया छ विकृति फैलाउनेलाई यहाँ सरकारकै छाया छ इमान्दार र निर्दोष जनताका रगत पसिना चुस्नेलाई इमान्दार र निर्दोष जनताका रगत पसिना चुस्नेलाई विडम्बना के गर्नु उनकै लागि सेवक दायाँ बायाँ छ विकृति फैलाउनेलाई यहाँ सरकारकै छाया छ बाह्र वर्षमा खोला त फर्कन्छ पक्कै सत्यकै जित हुनेछ बाह्र वर्षमा खोला त फर्कन्छ पक्कै सत्यकै जित हुनेछ दिनेछन् भगवान्ले त्यो मान्छे जसलाई देशको धेरै माया छ भ्रष्टाचार रोक्छु भन्नेलाई यहाँ पैसाकै माया छ विकृति फैलाउनेलाई यहाँ सरकारकै छाया छ अर्जुन प्रसाद नेौपानेको गजल मैले वाचन गरेँ पाल्पाबाट पठाउनु भएको थियो योभन्दा अगाडि जाजरकोटका नवीन ध्यारको गजल वाचन गरेँ अब फेरि साङ्गीतिक गजल एउटा सुनाउँछु अबको साङ्गीतिक गजल दास र अनुराधा पौडवालको आवाजमा तेरे खामोस होटोसी कसैको इन्कार या कुनै सम्बोधनले गर्न सक्छ कसैको इन्कार या कुनै सम्बोधनले गर्न सक्छ मनको बर्बाद मन मनकै उल्झनले गर्न सक्छ औँला नचोप्नु थियो चोब्यौ अब बङ्ग्याएरै झिक घात घिउले होइन औँलाकै सोझोपनले गर्न सक्छ मनको बर्बाद मन मनकै उल्झनले गर्न सक्छ आशाको त्यान्द्रोमा झुण्डाइदिनु छ यो जिन्दगी आशाको त्यान्द्रोमा झुन्डाइदिनु छ यो जिन्दगी प्रिया यति त तिम्रो एक आश्वासनले गर्न सक्छ कसैको इन्कार या कुनै सम्बोधनले गर्न सक्छ मनको बर्बाद मन मनकै उल्झनले गर्न सक्छ रानीवन ओखलढुङ्गा घर भई अहिले ललितपुर बस्दै आउनुभएका सुजन ढुङ्गेलको गजल थियो यो यसलाई मैले वाचन गरेँ म यो चरणमा तीनवटासम्म गजल वाचन गर्छु अब पाँच थर मिक्लाजुङ सातका कमल कौशिकको गजल कसरी भनौँ कस्तो कस्तो बम राखेको छ कसरी भनौँ कस्तो कस्तो बम राखेको छ मान्छेभित्र नाना थरी भरम राखेको छ देश निरीह भएको देख्दा मनमा सैलाब उठ्छ म लाचार छु पाइलै पछि कसम राखेको छ मान्छेभित्र नाना थरी भरम राखेको छ यी आँखाहरू चिम्लनुस् तिनमा राप रहेन रत्ती शिर झुकाउन माथिबाटै हैकम राखेको छ मान्छेभित्र नाना थरी भरम राखेको छ इज्जत निलाम पार्दैछन् वीरताको घरिघरि अस्तित्व जोगाउन कसले कति दम राखेको छ कसरी भनौँ कस्तो कस्तो बम राखेको छ मान्छेभित्र नाना थरी भरम राखेको छ कमल कौशिकको गजल यो मेक्लाजुङ सात पाँच तरुवाको घर र अब एउटा गजल आठ बीस नगरपालिका एक दैलेखका एमबी झुजालीको गजल छ खिचातानी गर्दै गर पालो नआउला भर्नु जति खल्ती भएर पालो नआउला पोको पारी लैजान डाका आफन्तलाई जो छन् तिम्रो बर पर पालो नआउला धेरै पछि छिरेका छौ यो राजधानीमा गाडी ल्याउ बनाऊ घर पालो नआउला घर फर्कँदा रित्तै किन आइस भन्लान् हप्ता माग कर पालो नआउला आफ्ना तान रिसका हाल जेलभित्र आफ्ना तान रिसका हाल जेलभित्र यसपालि चाहिँ निरन्तर पालो नआउला भर्नु जति खल्ती भएर पालो नआउला तिम्रो जेबको जाने होइन राज्यको ढुकुटी तिम्रो जेबको जाने होइन राज्यको ढुकुटी आजै गर विदेश सफर पालो नआउला खिचातानी गर्दै गर पालो नआउला भर्नु जति खल्ती भएर पालो नआउला दैलेख आठबीस नगरपालिका एकका एमबी झुजालीको यो गजल मैले वाचन गरेर सुनाएँ अब साङ्गीतिक गजल एउटा सुनाउँछु अझै अबको साङ्गीतिक गजल राख्दैछु जगजित सिंहको आवाजमा तेरा चेहरा कितना सुहाना लगता तेरा चेहरा नजर के लगते हैं तिरछे तिरछे तीर नजर के है पल दो पल में लगती है बुझते बुझते एक जमाना लगता है बुझते बुझते एक जमाना लगता है तेरे आगे चांद पुराना लगता है तेरा चेहरा कितना सुहाना लगता है सच तो ये है फूल का दिल भी छली तो ये है फूल का दिल भी छली है हंसता चेहरा एक बहाना लगता है हंसता चेहरा एक बहाना लगता है तेरे आगे चल चेहरा कितना सुहाना लगता हवस् त यिनै साङ्गीतिक गजलहरू र तपाईँले पठाउनुभएका गजलहरूको वाचन सँगसँगै आजको बुलबुलको अन्त्यतिर छौँ तपाईँ पनि हामीलाई गजल पठाउन चाहनुहुन्छ भने युनिकोडमा लेखेर पठाउनुहोला र सब्जेक्टमा लेख्नुहोला बुलबुलको लागि भनेर र इमेल पठाइदिनुहोला बुलबुल साहित्य एट जिमेल डट कममा बियुएल बियुएल एसएचआइटिवाई बुलबुल साहित्य एट जिमेल डट कममा गजल पठाइदिनुहोला भन्ने अनुरोधका साथ आजको बुलबुलबाट विदा हुन्छु लकडाउनमा घरैमा बस्नुहोला र सुरक्षित रहनुहोला भन्ने सन्देशका साथ उत्पादन सहयोगी विष्ट र म प्रस्तुता अच्युत घिमिरे रामेछापका गौतम राणाको गजल वाचन गर्दै शुभरात्रि भन्छौ छुट्नै मन छैन मलाई बाई नभन्नु ल छुट्नै मन छैन मलाई बाई नभन्नु ल माया गर्छु जीवनभरि नाइ नभन्नु ल माया गर्ने मान्छेलाई प्रिय भने पनि हुन्छ माया गर्ने मान्छेलाई प्रिय भने पनि हुन्छ ओइ भनेर बोलाउ बरु दाई नभन्नु ल माया गर्छु जीवनभरि नाइ नभन्नु ल जति कुरा गर्न मन छ मैसँग गरे हुन्छ जति कुरा गर्न मन छ मैसँग गरे हुन्छ अरू केटाहरूलाई तिमीले हाई नभन्नु ल माया गर्छु जीवनभरि नाइ नभन्नु ल तिमी बाहेक को छ र मेरो यो संसारमा तिमी बाहेक को छ र मेरो यो संसारमा आफ्नै ठान अबदेखि पराइन नभन्नु ल छोट्नै मन छैन मलाई बाई नभन्नु ल माया गर्छु जीवनभरि नाइ नभन्नु ल बुलबुल एउटा इरानी चरा बुलबुल